नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हातसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्ह चार बजीको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हुमा अब खबर विस्तारमा पूर्वी चितवनको पिप्लेमा बसको ठक्करबाट आज बिहान एकजनाको मृत्यु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत पिप्ले नौ झोरझोरीमा नानगढबाट टेडातर्फ जाँदै गरेको ना तीन ख एक तीन शून्य चार नम्बरको बसको ठक्करबाट भण्डारा आठका एक्काइस वर्षीय सुन्दर श्रेष्ठको मृत्यु भएको हो बसको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा चितवनको मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले सुनाएको छ ठक्कर दिने बस र बसका चालक इलाका का प्रहरीकारले भण्डाराको नियन्त्रणमा रहेका छन् संविधान निर्माणका विषयमा प्रमुख दलहरूसँग वार्ताको तयारी लगायतका विषयमा छलफल गर्न नेपाली कंग्रेसको पदाधिकारी बैठक आज बस्दैछ साँझ पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले संविधान निर्माणका क्रममा दलहरूबीच रहेका मुख्य विभागका विषयमा कसरी सहमति गरेर अगाडि जाने भन्ने विषयमा छलफल गर्नेछ आजको बैठकमा कंग्रेसभित्रको आन्तरिक विवाद र नयाँ थपिएका नगरपालिकाका विषयमा पनि छलफल हुने कंग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो उहाँले नयाँ थपिने नगरपालिकाको आवश्यकता मूल्याङ्कन पार्टीमा देखिएको आन्तरिक विवाद अन्त्य गर्ने विषयमा आज छलफल हुने बताउनुभयो पौडेलले प्रमुख दलहरूबीच भोलिबाट वार्ता शुरू हुने पनि जानकारी दिनुभयो उहाँले समयमा संविधान जारी गर्ने सबै दलहरूले प्रतिबद्धता जनाए पनि केही विषयमा विवाद रहेकाले छलफलबाट विवाद मिलाउने बताउनुभयो संवैधानिक राजनीतिक सम्वादता सहमति समितिले तल्लो सदनको नाम संविधान सभामा राख्ने र अठार वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने तत्कालीन संविधान सभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ अघिल्लो संविधान सभा मार्फतको संवैधानिक समितिले प्रस्तावित नयाँ संविधानका अन्तर्वस्तु मध्ये अडचालिस विषयमा सहमति गरेको थियो तिनै सहमतिमाथि समितिको अघिल्लो बैठकले संक्रमणकालीन व्यवस्थापन कसरी गर्ने भन्ने एघारवटा विषयमा सहमति कायम गरिसकेको छ भने बाँकी विषयमा आजको बैठकमा छलफल भएको एक सदस्यले जानकारी दिए दिएका छन् छलफलमा प्रत्येक सदनमा कति सदस्य हुने माथिल्लो सदनमा कस्तो प्रतिनिधि हुने प्रदेश व्यवस्थापिकामा सदस्य संख्या कति हुने कार्यकारी राष्ट्रपति सहितको एक सृजनात्मक व्यवस्थापिका रहने वा नरहने लगायतका विषयमा सहमतिका लागि भएको छलफलमा सभासदहरूले सैद्धान्तिक रूपमा आफ्ना धारणा राख्नु भएको थियो राज्यको पुनर्संरचना र निर्वाचन प्रणालीमा सहमति गर्दा सम्बोधन गर्ने गरी विवादको सूचीबाट हटाउने सहमति समेत भएको छ बैठकमा पूर्व प्रधानमन्त्री एवं सुभाष दुई पुष्प कमल दाहाल र माधव कुमार नेपाल सभासदहरू रामचन्द्र पौडेल कमल थापा चित्रबहादुर केसी नारायणमान विजुक्षी गोकर्ण विष्ट लगायतले आफ्नो धारणा राख्नु भएको थियो भारतको मुम्बईमा चिकित्सकहरूले शल्यक्रिया गरी एक किशोरको मुखबाट दुई सय बत्तीसवटा दाँत निकालेका छन् मुम्बईको जेजे हस्पिटलमा डाक्टर सुनन्द तिवारको नेतृत्वमा सात घण्टा लामो शल्यक्रियाबाट सत्र वर्षीय किशोरको मुखबाट त्यति धेरै संख्यामा दाँत निकालिएको हो अठार महिनादेखि दाँतको समस्याबाट पीड़ित ती किशोरको आफ्नो गाउँमा रोगको निधान नभएपछि मुम्बई उपचार गरिएको थियो उपचारमा संलग्न चिकित्सकहरूले यस्तो घटना चिकित्सा विज्ञानमा अति नै दुर्लभ भएको बताएका छन् उनीहरूले ससाना दन्तका टुक्राहरू मोतीका दाना जस्तै भएको बताएका छन् एकैजनाको मुखबाट यति धेरै संख्यामा दाँत निकालिएको यो घटना विश्व कीर्तिमान समेत भएको उनीहरूले सुनाएका छन् र ब्राजिलमा सम्पन्न विश्वकप फुटबलको प्रदर्शनको आधारमा छनौट गरिएको उत्कृष्ट एघारजना खेलाड़ीमा जर्मनी र ब्राजिलका चार चारजना भएका छन् त्यसै गरी अर्जेन्टिनाका दुई र कोलम्बियाका एकजना छानिएका छन् विश्व फुटबल महासंघ फिफाको वेबसाइट फिफा डट कमका क्लब सदस्यहरूले जुन महिनाको सत्ताइसदेखि जुलाईको तेह्र तारिकसम्मको खेलको आधारमा ड्रिम टिमको छनौट गरेका थिए अवस्थ अपरान्न चार बजेको अर्पण खबर सकियो सुजिता हमाल बिदा नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर